दस बजेको समाचार तपाईँले सुनिसक्नु भएको छ श्रोता अब हामी एघार बजेसम्म मुक्तकमा रमाउनेछौँ छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि हामी उपस्थित भइसक्यौँ म मदन भण्डारी छु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा अहिले कविताजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार आँसु पोख्दै अलि पर पुगेर आगो लगाइदियो आँसु पोख्दै अलि पर पुगेर आगो लगाइदियो चपायो चपायो र लुकेर आगो लगाइदियो जिन्दगी जिन्दगीभर धोका मात्र धोका पाएपछि उसले प्रेयसीको तस्बिर चुम्नसम्म चुमेर आगो लगाइदियो प्रेयसीको तस्बिर चुम्नसम्म चुमेर आगो लगाइदियो ओहो यो मार्मिक मुक्तक युवराज बन्दीजीको सोलुखुम्बु उहाँको घर हो समय आउँछ पर्खन्न तिमी गएको देशतिर पनि समय आउँछ पर्खन्न तिमी गएको देशतिर पनि बगेको खोला फर्कन्न तिमी गएको देशतिर पनि पैसाको लागि जस्तो सुकै खतरा मोल्नुपर्छ साइला आकाशबाट पक्कै वर्षन्न तिमी गएको देशतिर पनि आकाशबाट पक्कै वर्षन्न तिमी गएको देशतिर पनि मैले अर्को मुक्तक जोडेँ यो मुक्तक पनि युवराज बन्दीजीको युवराज बन्दीजी कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ बडो दामी मुक्तक लेख्नुहुन्छ कच्छपको मुक्तक लेख्नुहुन्छ आजको कार्यक्रम मुक्तक मालाको यो श्रृङ्खला युवराज बन्दीजीका यिनै दुई मनसुने मुक्त खराबहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे यो साता पनि श्रोता तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू मसँग छन् सवाल जवाफ मुक्तक पनि छ मसँग आलो पालो म जोड्दै जानेछु कार्यक्रम सुन्दै गर्नुहोस् ल तिम्रा एक नचरै काफी छन् माथका लागि तिम्रा एक नचरै काफी छन् मातका लागि ती नचरका रहरै काफी छन् माथका लागि बट्टी दाउनु पर्दैन अचेल यो अम्बिकालाई तिम्रो रहरका असरै काफी छन् माथका लागि तिम्रो रहरका असरै काफी मातका लागि ओहो यो मुक्तक अम्बिका प्रसाद बन्साराजीको खोटाङ उहाँको घर हो अम्बिका प्रसाद बन्साराजी पनि बडो गुलियो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै हामीहरू समक्ष खोटाङबाट अर्को मुक्तक मसँग रहेको छ श्रोता इम राणा मगर उजारजीको झरझर झर्ने झर्नासँगै झर्न पाए हुन्थ्यो झरझर झर्ने झर्नासँगै झर्न पाए हुन्थ्यो आफ्नै देशमा केही गरी मर्न पाए हुन्थ्यो खेतबारी जताततै बाँझा छन् ए युवाहरू अब समूहमा उन्नत खेती गर्न पाए हुन्थ्यो अब समूहमा उन्नत खेती गर्न पाए हुन्थ्यो हो है पक्कै पनि सबैजनाले एकजुट भएर आफ्नै देशमा केही गर्नुपर्छ देशकै लागि गर्नुपर्छ इमरान मगर उजारजी गोर्खा उहाँको घर हो हाल उहाँ साउदी अरेबिया रियादमा हुनुहुन्छ देश फर्कने सोचमा हुनुहुन्छ अनि देशमै केही गर्ने सोचमा हुनुहुन्छ विनोद छेत्रीजीको श्रोता अर्को एउटा मुक्तक मसँग छ अब भने सधैँ सधैँ हिँडिरहनेकै नजिक गन्तव्य हुनेछ सधैँ सधैँ हिँडिरहनेकै नजिक गन्तव्य हुनेछ बाँचुन्जेल मान्छेको हरेक कर्तव्य हुनेछ बुझ्छन् सबैले कर्म के हो जब देखिन्छ अनि जन्मिँदा होइन असल मान्छे मर्दा भव्य हुनेछ सधैँ सधैँ हिँडिरहनेकै नजिक गन्तव्य हुनेछ विनोद छेत्रीजी धनकुटाबाट यसरी आउनुभयो मुक्तक मेलामा अर्को मुक्तक म लिँदैछु श्रोता मसँग अर्को मुक्तक रहेको छ भीम सापकोटा सङ्कल्पजीको कहिले जित हुन्छ कहिले हार हुन्छ कहिले जित हुन्छ कहिले हार हुन्छ जिन्दगीमा उतार चढाव बार बाह्र हुन्छ जब दुई मुटुको बीचमा फाटो आउँछ तब विश्वास नै सम्बन्ध जोड्ने तार हुन्छ कहिले जित हुन्छ कहिले हार हुन्छ भीम सापकोटा सङ्कल्पजीको मुक्तक मैले बोले श्रोता पहिलोपटक भीम सापकोटा सङ्कल्पजी हामीहरू समक्ष आउनुभयो भीमजी अन्य मुक्तक तपाईँले पठाउनु भएको हामीहरू समक्ष छ अहिलेलाई भने मैले यही मुक्तक बोलेँ अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग गणेश बोहराजीको मुक्तक रहेको छ पाँच थर उहाँको घर हो गणेश बोहराजीको मुक्तक मुक्तकसँगै पहिले सङ्गीतको कोसेली तपाईँलाई कहिले फेवा माग्छे कहिले रारा माग्छे अह कहिले फेवा माग्छे कहिले रारा माग्छे ऊ भाँचिएको बैशाखीसँग सहारा माग्छे अरे यार यो उसको प्रेम हो कि पागलपन छुनै नसकिने त्यो आकाशको तारा माग्छे छुनै नसकिने त्यो आकाशको तारा माग्छे न मागमसङ्ग सहारा न माग भुइमाछु आकाशका जुन तारा न माग न सहारा Welcome. स्तरका मुक्तक मुक्तकमन गणेश बोहराजीका मुक्त खराबहरूसँगै पहिले साङ्गीतिक कोसेली श्रोता तपाईँहरू समक्ष मैले राखेँ रेडियो अनि एकानब्बे दशमलव छ तपाईँहरू सुनिरहनु भएको छ अनि आजको यो वसैमा म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु तँबाट तिमी हुँदै तपाईँ भन्न जान्नुपर्छ तँबाट तिमी हुँदै तपाईँ भन्न जान्नुपर्छ आफूभन्दा ठुलाको धर्म संस्कार मान्नुपर्छ पत्थर समय हेरिरहेछु त्यो जुनलाई लागोस् नलागोस् निशाना त हान्नुपर्छ लागोस् नलागोस् निशाना त हान्नुपर्छ मैले अर्को मुक्तक जोडेँ श्रोता यो मुक्तक छविलाल आरएम घायलजीको स्वर्गद्वारी प्युठान उहाँको घर हो छविलाल आरएम सिका यिनै मुक्तकार परिसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सागर खड्कासीको कि त गलत कि त सही भन्छु हेरिराख्नु कि त गलत कि त सही भन्छु हेरिराख्नु साँच्ची कि बिग्रन्छु कि भन्छु हेरिराख्नु आजसम्म आफ्नाहरूको आशामा बसेँ अब आफ्नो बाटो आफै खन्छु हेरिराख्नु अब आफ्नो बाटो आफै खन्छु हेरिराख्नु सागर खड्काजीको यो मुक्तक अर्का खाँची उहाँको घर हो आफ्नो बाटो आफै बनाउने हो आफ्नाहरूको भरमा आफ्नाहरूको आशमा नबस्ने हो मुक्तकले यसै भन्यो अर्को मुक्तक छ मसँग सुरेश कुँवरजीको त्यो पल तिम्रो सामिप्यमा गुजारिन्थ्यो जब त्यो पल तिम्रो सामिप्यमा गुजारिन्थ्यो जब र खुसी मिल्थ्यो तिम्रो लागि हारिन्थ्यो जब आज कोमल मुटुमा पत्थर बजार्यौ कसरी मैले पातैमा टेक्दा त्यो मन हतारिन्थ्यो जब त्यो पल तिम्रो सामिप्यमा गुजारिन्थ्यो जब सुरेश कुँवरजी बजाङ आठ उहाँको घर हो हाल उहाँ कडलुर तामिलनाडु भारतमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता बाबु विवशीको खरले छुइन्थ्यो छानु अब टिनले छाएर के गर्ने खरले छुइन्थ्यो छानु अब टिनले छाएर के गर्ने बोकै जीवन अन्त्य भएपछि खाना पाएर के गर्ने जब सजीव थियो मानिस मूल्याङ्कन कहिले भएन मृत्युपछि सम्मान भन्दै फोटोमा माला लाएर के गर्ने मृत्युपछि सम्मान भन्दै फोटोमा माला लाएर के गर्ने एउटा मनसुनी मुक्तक बाबु विवासीको मुक्तक ओखलढुङ्गा उहाँको घर हो बाबु विवासी तपाईँले पठाउनुभएका अन्य धेरै मुक्त खराबहरू मलाई प्राप्त भएको छ कार्यक्रम सुन्दै गर्नुहोस् हामी सँगै रहनुहोस् आगामी हप्तामा आगामी बसाइमा म पक्कै जोड्नेछु अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ बेहोसी कृष्ण कार्कीजीको उहाँले शार्दुल विकृतित छन्दमा मुक्तक लेखेर पठाउनु भएको छ इटहरी सुनसरी उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ म पहिलोपटक मुक्तक मालामा शार्दुल विकृतित छन्दमा मुक्तक वाचन गर्दैछु अबको क्रममा श्रोता जहान मस्त सारा टल्कियो हेर हिमालमा टलल भई पर्दा उठ्यो खामको लोफ्यायो मन जगतमा उल्लास बढ्दै गयो देख्दा सुन्दर यो प्रकृति प्रकृतिको मान्छे सबै भन्दछन् यस्तो सुन्दर देशमा जन्म भई यो जिन्दगी धन्य भो यस्तो सुन्दर देशमा जन्म भई यो जिन्दगी धन्य भो माफ गर्नुहोला मैले तपाईँको यो मुक्तकलाई कतिको न्याय दिन सकेँ बेहोसी कृष्ण कार्कीजी मेरो स्वर सुनेर प्रविधि सुमेसनका मित्र पनि हाँस्दै हुनुहुन्छ मदनजीले गुनगुनाएको पनि सुन्न पाइयो आज भनेर म अर्को मुक्तक लिँदैछु श्रोता मसँग मुक्तक छ विष्णु कार्कीजीको चिसो हावा चिसो पानी आहा कस्तो रमाइलो चिसो हावा चिसो पानी आहा कस्तो रमाइलो फुले चाहिँ सुनाखरी आहा कस्तो रमाइलो झलमल धरान सहर रिले ढाके पनि बिहानीमा खामको लाली आहा कस्तो रमाइलो बिहानीमा खामको लाली आहा कस्तो रमाइलो पक्कै कस्तो रमाइलो धरान सहर पुग्दा विष्णु कार्कीजीले धरान बजारलाई जस्तो देख्नुभयो मुक्ताकमा यसरी उतार्नुभयो केही समय अघि हामी घुम्न गएका थियौँ है विष्णुजी र उहाँले त्यहीँ जाँदा यो मुक्तक लेख्नुभएको हो म पनि सँगै गएको थिएँ बडो रमाइलो भएको थियो धरानको यात्रा हामी मूलघाटसम्म पुगेर फर्किएका थियौँ अब नि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक अनुहार अली किस्मतजीको रहेको छ स्वर्णामती दुई झापा उहाँको घर हो अनवर अली किस्मतजीका मुक्तकरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिमी आयौ र त जीवन सफल भएको छ तिमी आयौ र त जीवन सफल भएको छ तिमीबाटै समस्याहरू हल भएको छ हिजोसम्म अँध्यारोमा थियो यो घर हेर आज तिम्रो आगमनले झलमल भएको छ आज तिम्रो आगमनले झलमल भएको छ पूर्णिमा जैसी शीतल लाग्छ यो जिन्दगी झिलमिल झिलमिल मात्रै श्री छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् यति मिठो यति प्यारो पहिलो पहिलो साथ तिमी बर्खा आऊ मेटौ मिले हामी सय सय जुनीको तिर्खा पूर्णिमा चाहिँ सीता अनुहार अलिजीका मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत तपाईँले रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्सको ध्वनि तरङ्गमा मुक्तकमालामा सुन्नुभयो तपाईँ कार्यक्रम मुक्तकमाला नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह मन परि हुँदाहुँदै पनि छुटाउनु भयो भने तपाईँले मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot spot dot com त्यस्तै चुक प्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot Chuk Prakash dot कम भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ बिस्तारै बिस्तारै धुन पछाडि तपाईँ सुनिरहनु भएको छ सानो सानो आवाजमा पक्कै पनि तपाईँले अनुमान लगाइसक्नु भएको छ अब भने कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तको यो पालाको सवाल जवाब मुक्तकमा मलाई साथ दिनको लागि टिकाजी आइसक्नु भएको छ यो पालाको सवाल जवाफ हामीलाई प्रकाश पाठक योगीजी र खगेन्द्र समर्पण नेउपानीजीले लेखेर पठाउनु भएको छ प्रकाश पाठक योगीजीको घर नानपा दस जगतपुर हो हाल उहाँ चेन्नई भारतमा हुनुहुन्छ खगेन्द्र समर्पण नेउपानीजीको घर मोरङ हो हाल उहाँ युएईमा हुनुहुन्छ सवाल जवाफमा माघी बिहे र भागी बिहेको बारेमा बडो गजबले चर्चा गरिएको छ खगेन्द्र समर्पण नेउपानी मोरङका मुक्तकमन उहाँ केटी हुनुभएको छ सवाल जवाफमा भने प्रकाश पाठक योगीजी उहाँ भने केटा हुनुभएको छ प्रेमी हुनुभएको छ खगेन्द्र समर्पण नेउपानी प्रेमिकाको मुक्तकमा तपाईँले टिकाजीको आवाज सुन्न सक्नुहुन्छ टिका पोखरेलजीको त्यस्तै प्रकाश पाठक योगीजीको मुक्त खराबहरूमा तपाईँले मेरो आवाज सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ प्रकाश पाठक योगीजीबाट कोही छौ हजुर भागेर जानी मसँग यहाँ कोही छौ हजुर भागेर जानी मसँग यहाँ पीडामा कटक्क मन खानी मसँग यहाँ म चाहन्छु बेहुली बनाएर लानलाई हेर पीर बेथा मेरै भनेर लानी मसँग यहाँ पीर बेथा मेरै भनेर लानी मसँग यहाँ दारेजुङ्गा सबै फुलिसकेछ तिम्रो दारेजुङ्गा सबै फुलिसकेछ तिम्रो दारू खाएर उठी बास भएछ तिम्रो पैसा नभएपछि भाग्ने कुरा गर्छौ बिहे गर्ने हिम्मत रहेन रहेछ तिम्रो बिहे गर्ने हिम्मत रहेन रहेछ तिम्रो मर्दको दारी जुङ्गा आउनु स्वाभाविक हो बैसामा चोखो माया लगाउनु स्वाभाविक हो होइन माकेर बिहे गरौँ भन्दा दाइले कुट्छ भन्ने आफ्नै मायालाई भगाइ पाउनु स्वाभाविक हो आफ्नो मायालाई भगाइ पाउनु स्वाभाविक हो उसो भए मेरो दाईसँग आजै कुरा गर उसो भए मेरो दाईसँग आजै कुरा गर भनिदेऊ उनलाई दाजु परे हुन्छ भर हिम्मत नभएपछि अनेक कुरा फेर्छौ चाहिँदैन यस्ता नामर्द सरे हुन्छ पर चाहिँदैन यस्ता नामर्द सरे हुन्छ पर आफै डराएर कुरा नगर्नुहोस् भो भन्यो आफै डराएर कुरा नगर्नुहोस् भो भन्यो मेरो दाई साह्रै रिसासन हो भन्यो बनाएर बहाना आफैले पहिला धेरै आजकल डरपोक भएछ पो भन्यो आजकल डरपोक भएछ पो भन्यो म त छोरी मान्छे परे दाजुसँग डराउनु पर्छ म त छोरी मान्छे परे दाजुसँग डराउनु पर्छ उहाँ भन्नुहुन्छ बहिनी गतिलो मन पराउनु पर्छ तिमी त लफङ्गो मलाई पाल्न नि सक्दैनौ तिम्रो घर आएर फेरि बाख्रा चराउनु पर्छ तिम्रो घर आएर फेरि बाख्रा चराउनु पर्छ हिजो मभन्दा मरिहत्ते गर्नेले के भनेको हिजो मभन्दा मरिहत्ते गर्नेले के भनेको मेरो नाम दिलभित्र नै भर्नेले के भनेको म लफङ्गो भनेर आजकल भन्न थाल्यो हँ एक इसारामा म भएतिर सर्नेले के भनेको एक इसारामा म भएतिर सर्नेले के भनेको अनि माग्न आऊ भन्दा त भाग्न आऊ भन्छौ अनि माग्न आऊ भन्दा त भाग्न आऊ भन्छौ सबैलाई चटक्कै छोडेर अर्कैतिर जाऊ भन्छौ पहिला मेरो आँखामा तुहालो लागेको रहेछ पिजा बर्गर खुवाऊ भन्दा सेलरोटी खाऊ भन्छौ पिजा बर्गर खुवाऊ भन्दा सेलरोटी खाऊ भन्छौ सम्पत्ति देखेर मलाई माया गरे कि हौ र काली सम्पत्ति देखेर मलाई माया गरे कि हौ र काली म सम्पन्न ठानेर अङ्गालोमा भरे कि हौ र काली माया पैसामा बिग्दैन भनी सुनेको झुट रहेछ मलाई छोडेर तिमी अन्त सरे कि हौ र काली मलाई छोडेर तिमी अन्त सरे कि हौ र काली मायाले मात्र के गर्छौ राजा माम छैन भने मायाले मात्र के गर्छौ राजा माम छैन भने बिहान बेलुका छाक तार्नलाई दाम छैन भने मलाई सम्पत्ति होइन मेहनती केटा चाहिन्छ के गर्नु तिमी जस्तो बेगारे कुनै काम छैन भने के गर्नु तिमी जस्तो बेगारे कुनै काम छैन भने पाखुरी बजारेर पाल्नेछु म रमाइ रमाइ पाखुरी बजारेर पाल्नेछु म रमाइ रमाइ रुन दिन्न यो मर्तले कहिले हात समाई डाक्टर पाइलट इन्जिनियर नबने पनि हलो जोतेर पेट पाल्नेछु सदैव गरेर कमाई हलो जोते र पेट पाल्नेछु सदैव गरेर कमाई बगाउने कुरा गर्छौ भोलि समाजले चेप्छन् बगाउने कुरा गर्छौ भोलि समाजले चेप्छन् आफन्त साथीभाइ छरछिमेक सबैले हेप्छन् भागेर बिहे गरेका धेरै देखेको छु अरू पनि कठै बिहेपछि आफ्नै लोग्नेको कुटाई खेप्छन् कठै बिहेपछि आफ्नै लोग्नेको कुटाई खेप्छन् भागी बिहे गर्ने हो बदमासी चाहिँ गरेको होइन भागी बिहे गर्ने हो बदमासी चाहिँ गरेको होइन मन मिलेर माया गरेको इज्जत हरेको होइन समाजसँग किन डराउँछु प्रिया अचेल डराएर चुपचाप बस्न अङ्गालोमा भरेको होइन डराएर चुपचाप बस्न अङ्गालोमा भरेको होइन भोलि भन्नेले जे पनि भन्न पाउँछन् बोली भन्नेले जे पनि भन्न पाउँछन् हो समाजबाट नै डाँडा कटाउँछन् तिमीसँग यसरी भागेर गए भने त मेरा सबै माइती मसँग रिसाउँछन् मेरा सबै माइती मसँग रिसाउँछन् तिम्रो बाबाले आमालाई भगाएरै ल्याए तिम्रो बाबाले आमालाई भगाएरै ल्याए हो मन्दिरमा गएर सिन्दुर लगाएरै ल्याए होइन किन आपत्ति भागी बिहे गर्दा यहाँ बाजा ठोकी समाजलाई जगाएरै ल्याए बाजा ठोकी समाजलाई जगाएरै ल्याए बिहेको लागि ब्याङ्कमा पैसा राखेका छन् बिहेको लागि ब्याङ्कमा पैसा राखेका छन् आजसम्म हाम्रो कुलको इज्जत ढाकेका छन् बाबा आमाले जसरी बिहे गरेका भए पनि हेर मेरो चाहिँ बाजा ठोकेर गर्नेछु भनी तातेका छन् मेरो चाहिँ बाजा ठोकेर गर्नेछु भनी तातेका छन् हो जोर बाजा ठोकेरै बिहे गरौँला हो जोर बाजा ठोकेरै बिहे गरौँला रातो डोलीमा बोकेरै बिहे गरौँला पिर नगर तिमी देखाउँला सबैलाई बिहेको दिन पनि तोकेरै बिहे गरौँला बिहेको दिन पनि तोकेरै बिहे गरौँला ल ठिक छ उसो भए माग्न कहिले आउँछौ ल ठिक छ उसो भए माग्न कहिले आउँछौ मलाई रातो सारीमा सिन्दुर कहिले लाउँछौ बाबासँग कुरा गर्दा मिलाएर गर्नु है प्यारा नत्र भने त बाघे झापु र भाटाको डाम पाउँछौ नत्र भने त बाघे झापु र भाटाको डाम पाउँछौ घर परिवार सबै लिएर माग्नलाई आउनेछु घर परिवार सबै लिएर माग्नलाई आउनेछु विवाहको लगन जुराई सिन्दुर लगाउनेछु बालापनदेखिको हाम्रो त्यो माया हो प्रिया सातौं जुनीको लागि म अङ्गालोमा पाउनेछु सातौं जुनीको लागि म अङ्गालोमा पाउनेछु नयाँ नयाँ सुख दुख बाटो हमको पहिलो किरण गरा गरा अपने गाड़ा गाड़ा अपने गाँव सारा प्रकाश पाठक योगी जी र खगेन्द्र समर्पण नेउपानेजीका मुक्त खराबहरूसँगै सवाल जवाफ मुक्त खराबहरूसँगै यो मिठो गीत तपाईँले श्रोता कार्यक्रम मुक्तक मालामा सुन्नुभयो श्रोता मलाई एउटा सूचना प्राप्त भएको छ जानकारी प्राप्त भएको छ तपाईँ कविता लेख्नुहुन्छ गजल लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ गीत लेख्नुहुन्छ साहित्यको छोटो विधा जुनसुकै विधामा तपाईँ आफ्नो कलम चलाउनुहुन्छ भने हामी सबै मिलेर सँगै रहेर एउटा कार्यक्रम सफल बनाउने बेला आएको छ थोरै म तपाईँलाई एउटा कार्यक्रमको बारेमा जानकारी गराउन चाहन्छु तपाईँ हाम्रो साहित्यिक रचनाले कसैलाई प्रेरणा मिल्न सक्छ श्रोता कसैको नैराश्यता खुसीमा बदलिन सक्छ कसैलाई थप जीवन उत्साह र उमङ्गका साथ बिताउने हौसला मिल्न सक्छ कसैको ढल्नै लागेको जीवन उठ्न सक्छ रचनामा त्यो शक्ति हुन्छ जसले आत्महत्यालाई पनि रोक्न सक्छ त्यसैले आउनुहोस् यो पवित्र कार्यमा तपाईँ हामी सबै सहभागी बनौँ यही फेब्रुअरी पन्ध्र तारिकका दिन यो प्रतियोगिता सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन हुँदैछ फेसबुकमा गएर तपाईँले स्टार ग्रुप भनेर तपाईँले सर्च गर्नुभयो भने एउटा फेसबुक पेज भेटाउन सक्नुहुन्छ त्यहीँ गएर तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ यहाँ तपाईँले गजल पोस्ट गर्न सक्नुहुन्छ मुक्तक पोस्ट गर्न सक्नुहुन्छ कविता पोस्ट गर्न सक्नुहुन्छ अन्य साहित्यका भनिनी छोटो विधामा रहेका जुनसुकै रचनाहरू पनि तपाईँले राख्न सक्नुहुन्छ जुनसुकै विधा भन्नाले जुनसुकै विधा तर शीर्षक भने चाहिँ एउटै रहनेछ कसरी हुन्छ आत्महत्यालाई निर्मूल पार्नु पर्यो थियो भन्ने बनाउनु पर्यो रचनामा र तपाईँले थप जानकारी भनिहाले स्टार ग्रुप फेसबुक पेजमा गएर लिन सक्नुहुन्छ प्रथम पुरस्कार यस प्रतियोगिताको प्रथम पुरस्कार जित्ने व्यक्तिले दस हजार र दोस्रो पुरस्कार जित्ने व्यक्तिले छ हजार प्राप्त गर्नुहुनेछ आयोजकद्वारा चुनिएको उत्कृष्ट पुरस्कार प्राप्त गर्नुहुनेले चार हजार पाउनुहुनेछ सम्झनुहोस् है फेब्रुअरी पन्ध्र तारिकमा यो प्रतियोगिता हुँदैछ स्टार ग्रुपको फेसबुक पेजमा र तपाईँले उक्त फेसबुक पेज भेटाउनु भएन भने मलाई सम्पर्क गर्नुहोला म तपाईँलाई त्यहाँसम्म पुर्याउनेछु विशेष त ओसाकामा बस्ने युवाहरूले यो गर्नुभएको हो उहाँहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म र उहाँहरूले यो जुन पुरस्कार राख्नुभएको छ दस हजार छ हजार र चार हजार यो जापानिज ऐन रहनेछ तपाईँहरूलाई त्यो पनि जानकारी मैले गराउन चाहे मैले भने यो जानकारी श्रोता चुडामणि कणेलजीबाट पाएँ अहिलेलाई भने कार्यक्रममा म मुक्तक नै बोलौँ श्रोता तिमीलाई माथि पार्न सके जति झरिदिन्छु तिमलाई माथि पार्न सके जति झरिदिन्छु तिम्रो पीडा हेर्नुभन्दा आफै बरु मरिदिन्छु मेरो कारण नहोस् तिम्रो बदनामी भन्ने सोच्दै एउटै बाटो काट्दा पनि नदेखे चाहिँ गरिदिन्छु एउटै बाटो काट्दा पनि नदेखे चाहिँ गरिदिन्छु यो मनसुने मुक्तक मार्मिक मुक्तक मुक्तकार सौरभ कारणजितजीको हाल उहाँ परदेशमा हुनुहुन्छ नेपाल काठमाडौँ उहाँको घर हो सौरभ कारणजितजीका यिनै मिठा मुक्त खराबहरूसँगै मनसुने मुक्त खराबहरूसँगै अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु मसँग मुक्तक छ एचएन प्रकाश पौडेलजीको तिम्रो मेरो चिटिक्काको घर सोचेको छु तिम्रो मेरो चिटिक्काको घर सोचेको छु यस्तै होला नि तिम्रा पनि रहर सोचेको छु यो त मेरो विचार तिम्रो के छ विचार भन सुख दुःख जिन्दगीको भर सोचेको छु सुख दुःख जिन्दगीको भर सोचेको छु एचएन प्रकाश पौडेलजी पहिलोपटक बाहुनडाङ्गी सात समित चोक जापाबाट हामीहरू समक्ष आउनु हो हाल दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ करण परियारजीको पिपलको चौतारी ढल्यो अरे भन्छन् सानी बर पिपलको चौतारी ढलियो अरे भन्छिन् सानी तिम्री यादले म त जिउँदै मरे भन्छन् सानी खेतबारीमा यो पाली बाली खासै राम्रो नभए पनि यता आराम छौ आफ्नो ख्याल गरे भन्छन् सानी यता आराम छौँ आफ्नो ख्याल गरे भन्छन् सानी ओहो सानीको माया करण परियारजीले यो मुक्तक सुगरखाल आठ कैलाली खरहाल भारतबाट हामीहरू समक्ष पठाउनुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक श्रोता दीपक नेपालजीको कोही एकहोर याद मात्र पठाउँछन् घरिघरि कोही एकहोर याद मात्र पठाउँछन् घरिघरि कोही आठ दिन्छन् हर्पल आँखाको वरिपरि यसरी कति दिनसम्म तडपाउँछौ प्रियतम म रुँदा रुँदा अश्रुले बनिसक्यो ठुलो पोखरी म रुँदा रुँदा अश्रुले बनिसक्यो ठुलो पोखरी ओहो यो मुक्तक दीपक नेपालजीको मार्पाक पाँच निमार चोक धादिङ उहाँको घर हो मुक्तक मालामा आउनुहुन्छ यसरी नै बडो दमदार मुक्तक लेख्नुहुन्छ गजबको मुक्तक लेख्नुहुन्छ आज पनि बडो मिठो मुक्तक लेखेर भयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ मोहन बाघ प्रवासीजीको जिउनै पर्ने अभावमा प्रवासको जिन्दगी हो जिउनै पर्ने अभावमा प्रवासको जिन्दगी हो सम्मान कहिले नपाउने कामको स्वभावको जिन्दगी हो भएका आफन्तहरू नि टाढा टाढा हुँदै गए सधैँ हेपाई सधैँ दबाव भेदभावको जिन्दगी हो सधैँ हेपाई सधैँ दबाव भेदभावको जिन्दगी हो ओहो परदेशको भोगाईलाई यसरी मुक्तकमा मोहन बाग प्रवासीजीले लेखेर पठाउनुभयो बसाङ उहाँको घर हो हाल उहाँ भारत बेङ्गलोरमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग दिनेश पुन्जीको जस्तो कि पानीभित्र आगो बाल्न गाह्रो हुन्छ हेर जस्तो कि पानीभित्र आगो बाल्न गाह्रो हुन्छ हेर त्यस्तै अरूको दुःख आफै सम्हाल्न गाह्रो हुन्छ हेर तिमी व्यर्थै भन्छौ मेरो निम्ति मर्न सक्छौ भनेर वास्तवमा संसार भुलेर मृत्यु अँगाल्न गाह्रो हुन्छ हेर वास्तवमा संसार भुलेर मृत्यु अँगाल्न गाह्रो हुन्छ हेर दिनेश पुन्जीको यो मुक्तक पुर्तिम काँडा एक रुखको मुहाको घर हो पहिलो पटक हुनुपर्छ दिनेश पुन्जी हामीहरू समक्ष आउनुभएको अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक मदन आचार्य अभागीजीको रहेको छ झापा उहाँको घर हो मदन आचार्य अभागीजीका मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई रूपकी राम्री मनकी काली रहेछौ तिमी रूपकी राम्री मनकी काली रहेछौ तिमी सोसी सम्झिन्थे तर जाली रहेछौ तिमी तिमीलाई सधैँभरि माया गर्छु भन्थ्यौ छाडी गयो आश तिर्ताली रहेछौ तिमी छाडी गयो आश तिर्ताली रहेछौ तिमी आखिर मलाई झोक्याएर आखिर मलाई झोक्याएर अर्कैसँग खाली हजुर मान्छे रहेछ खाली माया गरे जस्तो मलाई गर्थे अलि अलि सोझी साझी भन्ठानेको मान्छे रहेछ खाली आखिर मलाई झुक्या कि सिन्दुर छेकी मेरो पोते कि घैते मनमा मेरो आगो सेकी सिन्दुर छेकी मेरो पोते कि खै के देखि देखि जोबन उस्तै नाउमा लेखी माया गरे जस्तो मलाई गर्थे अलि अलि सोझी साधी भन्ठानेको मान्छे रहेछ खल्ली आखिर मलाई चले मदन आचार्य बागीजीका मुक्त खराबहरूसँगै यो गीत तपाईँले श्रोता सुन्नुभयो आजलाई भने मुक्तकमालामा तपाईँहरूले नै पठाउनुभएका यस्तै मिठा मिठा कसिला स्वादिला फुर्तिला मुक्त खराबहरू राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन लाग्यो तपाईँ पनि कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मन भयो अनि प्रतिक्रिया बाँड्न मन भयो र मुक्तक पठाउन चाहनुहुन्छ अनि प्रतिक्रिया बाँड्न चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा गएर पनि मुक्तकरपहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समिशनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेललाई पनि धेरै धेरै धन्यवाद मलाई सवाल जवाफ मुक्तकमा साथ दिनुभयो टिकाजी तपाईँलाई विशेष धन्यवाद आजलाई पनि म मदन भण्डारी तपाईँहरूबाट छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् नमस्कार शुभरात्रि जय मुक्तक